लगाए पनि माया र मित्रताको परिभाषा फरक फरक माया र मित्रताको परिभाषा फरक फरक प्रष्ट देखिन्छ बुझिन्छ तमासा फरक फरक माया र मित्रताको परिभाषा फरक हाम्रो नाता माया हो कि एक असल मित्र हाम्रो नाता माया हो कि एक असल मित्र थाहा छैन के छ कुम्ने उनको दिल भित्र उनको दिल भित्र हाम्रो नाता माया हो एक असल मित्र कल्पनामा हरेक पल हुन्छ उनको याद कल्पनामा हरेक पल हुन्छ उनकै याद सपनीमा एक्लो हुँदा पाउँछु उनकै साथ सपनीमा एक्लो हुँदा पाउँछु उनकै साथ मन मनभरि कोरेको छु मैले उनकै चित्र मन मनभरि कोरेको छु मैले उनकै चित्र थाहा छैन के छ कुन्ने उनको दिल भित्र उनको दिल भित्र हाम्रो नाता माया हो कि एक असल मित्र अनेक चाह हुन्छन् हुनन् पुरा हृदयका अनेक चाह हुन्छन् हुनन् पुरा भन्न अझै बाँकी नै छन् यो मनका कुरा भन्न अझै बाँकी नै छन् यो मनका कुरा उनका लागि लेखेको छु हाम्रो नाता माया हो कि एक असल मित्र थाहा छैन के छ कुन्नी उनको दिलभित्र नरेन्द्र घरतीको शब्द बिबी अनुरागीको सङ्गीतमा समय एल्बमबाट स्वरूपराज आचार्यको स्वरमा गुन्जिरहेको यसै सुमधुर साङ्गीतिक आवाजसँगै नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम मुक्तक मधुरिमामा दर्पण पारीका आत्मीय मित्र विष्णु र म छु तपाईँकै हर्ष अनि विस्मातको मित्र रामु आचार्य मित्र तपाईँ यति बेला तपाईँकै प्रिय कार्यक्रम मुक्तक मधुरीमा सुनिरहनु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरको ध्वनि तरङ्गमा साथमा यो आवाजले तपाईँ इन्टरनेट अनलाइन मार्फत W W W dot radio Arpan dot com dot एनपीमा विश्वभर सुनिरहनु भएको छ साथमा विभिन्न वेबसाइटहरू मार्फत विभिन्न ब्लगहरू मार्फत पनि तपाईँ यो आवाजलाई सुनिरहनु भएको छ कार्यक्रम डाउनलोडको व्यवस्था मिलाउने रेडियो अर्पणका मित्र रिजन केसीलाई धेरै धेरै धन्यवाद छ त्यस्तै चिसापानी सरामेछापका रामशरण श्रेष्ठ भक्तिपुर साथ सर्राहीका मोहन बिहानी र गाउँ सहर दुई दनाई गाउँ लमजुङका आशिष दनाईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु मित्र आजको साता पनि तपाईँका धेरै मुक्तकहरू प्राप्त भएका छन् तिनै मुक्तकहरूसँगको व्यवसायलाई म अगाडि बढाउने अनुमति चाहन्छु केहर सिंह खासु मगरको मुक्तकबाट गुल्मी बलिथुमका मित्र हुनुहुन्छ हाल भारतमा हुनुहुन्छ उहाँ घर परिवारलाई छोडी अब म मरेर जाँदैछु घर परिवारलाई छोडी अब म मरेर जाँदैछु तिम्रो दिलको कुनामा दस्तखत गरेर जाँदैछु हाँस्ने रहर धेरै हुँदा हुँदै जिन्दगीमा हाँस्ने रहर धेरै हुँदा हुँदै जिन्दगीमा आँखाभरि आँसु टिलपिल भरेर जाँदैछु आँखाभरि आँसु टिलपिल भरेर जाँदैछु तिम्रो दिलको कुनामा दस्तखत गरेर जाँदैछु घर परिवारलाई छोडी अब म मरेर जाँदैछु पीडादायी शब्द लहरीमा सजिएको यस मुक्तकको लागि सिंह खासु मगरलाई धन्यवाद छ कृष्ण समर्पण बमघा एक गुल्मी हाल छिमेकी देशबाट लेख्नुहुन्छ बगाएर आँसु अनुहार गिलो नबनाऊ बगाएर आँसु अनुहार गिलो नबनाऊ समाधान हुन्छ समस्या अठिलो नबनाऊ वियोगमा धैर्यता राख्न सक्नुपर्छ साथी वियोगमा धैर्यता राख्न सक्नुपर्छ साथी सोच्छ कोमल मनमुटु धमिलो नबनाऊ स्वच्छ कोमल मनमुटु धमिलो नबनाऊ बगाएर आँसु अनुहार गिलो नबनाऊ कसैलाई आँसु नबगाउनका लागि गरिएको आग्रह मुक्तक मार्फत कृष्ण समर्पणलाई धन्यवाद छ प्रकाश खनाल केरुङ्गा चार अर्घा खाँचीबाट लेख्नुहुन्छ भोलि बिहानै बजारमा अखबार आउनेछ भोलि बिहानै बजारमा अखबार आउनेछ खोजेर पढ्नु कतै मेरो अनुहार आउनेछ कठै कठैबरा उमरेछ एउटा प्रेमिकाको यादमा कठै कठैबरा उमरेछ एउटा प्रेमिकाको यादमा गृह पृष्ठमा मेरो मृत्युको समाचार आउनेछ गृह पृष्ठमा मेरो मृत्युको समाचार आउनेछ भोलि बिहानै बजारमा अखबार आउनेछ धन्यवाद प्रकाश खनाललाई आरके थापा सङ्घर्ष बोच दोलखाका मित्र हुनुहुन्छ हाल गोलढुङ्गा काठमाडौँमा हुनुहुन्छ बाध्यता भई दुःख सुख जिउनु पर्ने रहेछ बाध्यता भई दुःख सुख जिउनु पर्ने रहेछ हरेक साँझ याद मेटाउन पिउनु पर्ने रहेछ जति फाट्छ मनको टालो उति पटक यहाँ जति फाट्छ मनको टालो उति पटक यहाँ व्यवस्थामा जिएर सिउनु पर्ने रहेछ व्यवस्थामा जिएर सिउनु पर्ने रहेछ बाध्यता भई दुःख सुख जिउनु पर्ने रहेछ जिन्दगी जसरी पनि जिउनै पर्छ यो तितो सत्य हो चाहे सुखमा होस् चाहे दुःखमा होस् जिन्दगी अगाडि बढाउनु नै पर्छ यही भाव यो मुक्तकमा धन्यवाद छ आरके थापा सङ्घर्षलाई अनुराग शेखर त्रिपाठीको मुक्त यति बेला उसले पठाएको उत्तर लाजवाब थियो उसले पठाएको उत्तर लाजवाब थियो साथमा सुन्दर एउटा गुलाब थियो भित्री मन जतिसुकै खराब भए नि यार भित्री मन जति सुकै खराब भए नि यार देखावटी उसको राम्रो स्वभाव थियो देखावटी उसको राम्रो स्वभाव थियो उसले पठाएको उत्तर लाजवाफ थियो साथमा सुन्दर एउटा गुलाब थियो धन्यवाद अनुराग शेखरलाई यो साथको लागि मनोज गिरी छाफिले पाँच गुल्मी हाल बुटवल रूपन्देहीबाट बेकार मैना झैँ गल्दैछ जिन्दगी बेकार महिना झैँ गल्दैछ जिन्दगी थोपा हुँदै पग्लदै ढल्दैछ जिन्दगी पर्ख केही छिन लास देख्नेछौ तिमी पर्ख केही छिन लास देख्नेछौ तिमी तिम्रै कारण चितामा जल्दैछ जिन्दगी तिम्रै कारण चितामा जल्दैछ जिन्दगी बेकार मैन झै गल्दैछ जिन्दगी धन्यवाद मनोज गिरीलाई यो साथको लागि सुन्दर शेर्पाली बिन्दास रुघा दुई घनखोला रुकुम हाल भारतबाट थाहा हुन्न कतिखेर ऊ आएर जान्छ थाहा हुन्न कतिखेर ऊ आएर जान्छ छिनभरमै थुप्रै माया लगाएर जान्छ विपनामा आए त सम्झाउन सक्थे होला विपनामा आए त सम्झाउन सक्थे होला सपनामा आउँछ अनि सताएर जान्छ सपनामा आउँछ अनि सताएर जान्छ थाहा हुन्न कतिखेर ऊ आएर जान्छ कोही मान्छे कतिखेर आउँछ थाहा नभएका भावहरू सुन्दर शेर्पाली बिन्दासलाई धन्यवाद छ हेमराज वागले पाँच थर दि भालुचोक हाल बहराइनबाट सुन्दर भावना बोकी मनमुटु एक भई जुट्यौँ आज सुन्दर भावना बोकी मनमुटु एक भई जुट्यौँ आज निष्ठुरी भएर नै होला नदीको भङ्गाला भई छुट्यौँ आज पीडा र यादले सताए नि छुट्यौँ आज टाढा भई पीडा र यादले सताए नि छुट्यौँ आज टाढा भई समयले साथ नदिएर होला आदि बाटोमै फुट्यौँ आज समयले साथ नदिएर होला आदि बाटोमै फुट्यौँ आज सुन्दर भावना बोकी मनमुटु एक भई जुट्यौँ आज धन्यवाद हेमराज वाग्लेलाई यो साथको लागि बराल सूर्यमणिको मुक्त गति बेला भोलि कहाँ भाछ आजै छ अझै भोलि कहाँ भाछ आजै छ अझै सम्झना मनमा ताजै छ अझै एक्कासी नजर दुईमा चार हुँदा एक्कासी नजर दुईमा चार हुँदा झुकेको अधरमा लाजै छ अझै झुकेको अधरमा लाजै छ अझै सम्झना मनमा ताजै छ अझै भोलि कहाँ भाछ आजै छ अझै आज सकिएको छैन भोलि आइसकेको छैन अनि नजर जुधेर दुई आँखा चार हुँदाखेरि झुकेको अधरमा लाज बाँकी नै रहेका भाव बराल सूर्यमणिलाई धन्यवाद राम प्रसाद पौड्याल भावु सालकोट पाँच पलैटे सुर्खेतबाट लेख्नुहुन्छ बिना कसुर मैमाथि लगायौ झुटा बातहरू बिना कसुर मैमाथि लगायौ झुटा बातहरू बेबारिसे बनाएर छोडी गयौ हानी लातहरू विश्वास थिएन मेरो तडपाई मात्र रह्यौ किन विश्वास थिएन मेरो तडपाई मात्र रह्यौ किन अहिले त्यागी मलाई रोज्यौ उसकै हातहरू अहिले त्यागी मलाई रोज्यौ उसकै हातहरू बिना कसुर मैमाथि लगायौ झुटा बातहरू धन्यवाद रामप्रसाद पौडेल भावुकलाई यो साथको लागि वाइबिजिएम कालागाउँ सल्यान हाल काठमाडौँबाट तिमी बसेकी छौरे रानी भएर तिमी बसेकी छौरे रानी भएर म बसेको छु किसानी भएर हाम्रो प्रेम छुट्नुको कारण यो रहेछ हाम्रो प्रेम छुट्नुको कारण यो रहेछ तिमी र म दुबई अज्ञानी भएर तिमी र म दुबई अज्ञानी भएर तिमी बसेकी छौरे रानी भएर म बसेको छु किसानी भएर निकै सुन्दर मुक्तक धन्यवाद वाइबिजिएमलाई यो साथको लागि सम्झना पोखरेल काठमाडौँबाट लेख्नुहुन्छ को होला मलाई लाने आखिर को होला मलाई लानी आखिर म सँगसँगै जानी आखिर साँच्चै उसले बनाउँछ होला साँच्चै उसले बनाउँछ होला मलाई दिलकी रानी आखिर मलाई दिलकी रानी आखिर को होला मलाई लानी आखिर म सँगसँगै जानी आखिर धन्यवाद सम्झना पोखरेललाई यो साथको लागि कृष्ण साउथ झरना आछाम कैलाली हाल मुम्बई भारतबाट एक पलमै छोडी जाने कस्तो रहेछ माया एक पलमै छोडी जाने कस्तो रहेछ माया अन्तै नाता जोडी जाने कस्तो रहेछ माया भमराले रस चुसे झैँ अर्कै अर्कै डाली गर्दै भमराले रस चुसे झै अर्कै अर्कै डाली गर्दै त्यही बाटो नै मोडी जाने कस्तो रहेछ माया त्यही बाटो नै मोडी जाने कस्तो रहेछ माया अन्तै नाता जोडी जाने कस्तो रहेछ माया एक पलमै छोडी जाने कस्तो रहेछ माया धन्यवाद कृष्ण साहु झरनालाई यादव सिलवाल पिप्ले चार दुबी चौर चितवनबाट लेख्नुहुन्छ खै पुलिस पालेर के हुन्छ खै पुलिस पालेर के हुन्छ विद्रोहको आगो बालेर के हुन्छ तस्करलाई नै पुलिसले स्कटिङ गर्छ यहाँ तस्करलाई नै पुलिसले स्कटिङ गर्छ यहाँ सत्य सेवाको नारा अङ्गालेर के हुन्छ सत्य सेवाको नारा अङ्गालेर के हुन्छ खै पुलिस पालेर के हुन्छ विद्रोहको आगो बालेर के हुन्छ धन्यवाद यादव सिलवाललाई यो साथको लागि सीताराम घिमिरे जिताएक लमजुङबाट एक हप्ते लामो छुट्टी मनाउँदै आया एक हप्ते लामो छुट्टी मनाउँदै आया आफ्नो अस्तित्व जनाउँदै आया खै किन हो फेसबुक बिना बस्नै सकिन खै किन हो फेसबुक बिना बस्नै सकिन तपाईँ सामु फेरि टाउको कनाउँदै आया तपाईँ सामु फेरि टाउको कनाउँदै आया आफ्नो अस्तित्व जनाउँदै आया एक हप्ते लामो छुट्टी मनाउँदै आया धन्यवाद सीतारामलाई यो साथको लागि तिलक निष्कर्ष रत्नगर साथबाट उभिएको देहलाई ढलाउने चाह तिम्रो उभिएको देहलाई ढलाउने चाह तिम्रो स्थिर भएको जिन्दगी चलाउने चाह तिम्रो थाहा छैन यो खेलमा कसको विजय हुन्छ थाहा छैन यो खेलमा कसको विजय हुन्छ पिरतीको रोग लगाई गलाउने चाह तिम्रो पिरतीको रोग लगाई गलाउने चाह तिम्रो स्थिर भएको जिन्दगी चलाउने चाह सुने खबर जीवन साथी आसल पाकी छोरे, सुने खबर जीवन साथी आसल पाकी छौरे जुनी जुनी उनकै हुने कसम खाकी छौरे खुसी छौरे सुखी छौरे पहिला भन्दा अहिले सधैँ यस्तै राम्रो खबर सुन्न पाऊ मैले सधैँ यस्तै राम्रो खबर सुन्न पाऊ मैले थिएन तिमीलाई दिन मसँग त माया बाहे हो केही थिएन तिमीलाई दिन मसँग त माया बाहे धेरै थिए कमी कमजोर तिम्रो हुन भइन लाए धेरै थिए कमी कमजोर तिम्रो हुन भइ सुने खबर पहिला भन्दा राम्रे बाँकी छौरे म भन्दा नि धेरै धेरै जाति पाकी छौरे खुसी छौरे सुखी छौरे पहिला भन्दा अहिले सधैँ यस्तै राम्रो खबर सुन्न पाऊ मैले सधैँ यस्तै राम्रो खबर सुन्न पाऊ मैले हातले पक्कै पनि आँसुको मूल सुक्ने छैन तिम्रो यादले पक्कै पनि आँसुको मूल सुक्ने छैन तर तिम्रो घर जलाउन कहिले आगो पुग्ने छैन तर तिम्रो घर जलाउन कहिले आगो पुग्ने छैन सुने खबर जीवन साथी असल पाकी छौरे जुनी जुनी उनकै हुने कसम खाकी छौरे खुसी छौरे सुखी छौरे पहिले भन्दा अहिले सधैँ यस्तो राम्रो खबर सुन्न पाऊ मैले राजकुमार बगरको शब्द सङ्गीतमा सम्पदा एल्बमबाट नरेन्द्र प्यासीको सुमधुर आवाजमा गुन्जिरहेको यही गीतसँगै तपाईँलाई फेरि पनि स्वागत छ मित्र तपाईँ यति बेला समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरज सुनिरहनु भएको छ अनि कार्यक्रम मुक्तक मधुरिमाको व्यवसायमा हामी जुटिरहेका छौँ र तपाईँका मुक्तकलाई नै मैले अगाडि बढाइरहेको छु कार्यक्रम मुक्तक मधुरिमाको हरेक नवीनतम श्रृङ्खलाहरूका साथमा हामी साताको बिहिबार बेलुकी पाउने नौ बजेको बिबिसी नेपाली सेवाको समाचारपछि उपस्थित हुने गर्दछौँ र करिब दस बजेसम्मको व्यवसाय रहने गर्दछ ढिला नगरिकन यो क्रममा फेरि पनि तपाईँका मुक्तकहरू नै अगाडि बढाउन चाहन्छु श्रीकान्त कहिराज कृष्ण मन्दिर चोकबाट लेख्नुहुन्छ फुल थियो माली थिएन फुल थियो माली थिएन ताली थियो गाली थिएन नियतिले प्रश्न गरेपछि नियतिले प्रश्न गरेपछि खेत थियो बाली थिएन खेत थियो बाली थिएन फुल थियो माली थिएन ताली थियो गाली थिएन धन्यवाद श्रीकान्त कहिराजलाई यो साथको लागि सेन्टिमेन्टल ब्रोको मुक्त यति बेला सक्न खोज्यौ आँसु सकियो हाँस्दै जाऊ तिमी सक्न खोज्यौ आँसु सकियो हाँस्दै जाऊ तिमी नयाँ हिरोसँग प्रेम पङ्ख गाँस्दै जाऊ तिमी मन थिएन र बहाना बनायौ त्यो अमिलो अचारको मन थिएन र बहाना बनायो त्यो अमिलो अचारको मिठो मक्खन खानु सधैँ अब बाँच्दै जाऊ तिमी मिठो मक्खन खानु सधैँ अब बाँच्दै जाऊ तिमी सक्न खोज्यौ आँसु सकियो हाँस्दै जाऊ तिमी नयाँ हिरोसँग प्रेम पङ्ख गाँच्दै जाऊ तिमी आफ्नो दिलको मान्छेलाई विदाई गर्दै सेन्टिमेन्टल ब्रो धन्यवाद यो साथको लागि बुद्धिमान श्रेष्ठ नीलकण्ठ नगरपालिका तिन सिरान बजार धादिङबाट हराउन्न विगत दूर हुँदैमा हराउन्न विगत दूर हुँदैमा भुल्ने बहाना प्रचुर हुँदैमा को बाँच्लान् र जुगौँ यहाँ को बाँच्लान् र जुगौँ यहाँ सुख शयल भरपुर हुँदैमा सुख शयल भरपुर हुँदैमा हराउन विगत दूर हुँदैमा भुल्ने बहाना प्रचुर हुँदैमा धन्यवाद निलकण्ठ नगरपालिकादेखिको यो साथको लागि बुद्धिमान श्रेष्ठलाई राई मुकमिन रमेश साउदी अरबबाट लेख्नुहुन्छ फुलको सौगात लिएर आउनु हातहरूमा तिमी फुलको सौगात लिएर आउनु हातहरूमा तिमी छरी सुगन्ध सुभाष प्रेमको तातहरूमा तिमी म तिम्रो बाटो हेर्दै कुरिरहनेछु सदा मेरी प्रिय म तिम्रै बाटो हेर्दै कुरिरहनेछु सदा मेरी प्रिय मुस्काउँदै सुस्त आउनु चाँदनी रातहरूमा तिमी मुस्काउँदै सुस्त आउनु चाँदनी रातहरूमा तिमी फुलको सौगात लिएर आउनु हातहरूमा तिमी धन्यवाद राई मुकमेन रमेशलाई सुमन हेमान्सु आयरल्यान्डबाट लेख्नुहुन्छ कति बिन्ती गर्नु नसुमसुमाऊ मेरो तस्बिर दैव रिसाउँछ कति बिन्ती गर्नु नसुमसुमाऊ मेरो तस्बिर दैव रिसाउँछ मलाई जसले मन पराउँछ उसलाई दैव उठाउँछ सायद मेरो जीवनमा कसैको माया लेखिएको छैन सायद मेरो जीवनमा कसैको माया लेखिएको छैन जसलाई म मेरो मनमा सजाउँछु उसलाई प्यारो दैव बनाउँछ जसलाई म मेरो मनमा सजाउँछु उसलाई प्यारो दैव बनाउँछ मलाई जसले मन पराउँछ उसलाई दैव उठाउँछ धन्यवाद सुमन हेमान्सुलाई यो साथको लागि सूर्य चेम्जोङको मुक्त यति बेला नियम कानुनहरू अधेरीमा बनाइँदैछ नियम कानुनहरू अधेरीमा बनाइँदैछ जिउँदो मान्छेको पो प्रतिमा बनाइँदैछ के गर्दैछ खोई युएन विश्व समुदाय के गर्दैछ खोइ युएन विश्व समुदाय गाजा सहर नयाँ हिरो सीमा बनाइँदैछ गाजा सहर नयाँ हिरो सीमा बनाइँदैछ नियम कानुनहरू अधेरीमा बनाइँदैछ जिउँदो मान्छेको पो प्रतिमा बनाइँदैछ सूर्य चेम्जुङलाई धन्यवाद यो साथको लागि बसन्त गौतम विवस मलमचार बागलुङ हाल रत्नगरबाट लेख्नुहुन्छ नयाँ नयाँ ठाउँमा ऊ डुल्न थालिसक्यो नयाँ नयाँ ठाउँमा ऊ डुल्न थालिसक्यो अर्कै साथीहरूसँग आजकल झुल्न थालिसक्यो पहिले मेरै सङ्गत अनि पछि पछि हिँड्ने साथी पहिले मेरै सङ्गत अनि पछि पछि हिँड्ने साथी जागिर पाएपछि मलाई नै भुल्न थालिसक्यो जागिर पाएपछि मलाई नै भुल्न थालिसक्यो नयाँ नयाँ ठाउँमा ऊ डुल्न थालिसक्यो धन्यवाद बसन्त गौतमलाई यो साथको लागि युवराज दर्पण जीएम सारियाट प्युठान हाल रूपन्देही बुटवलबाट नियतिको घाम पानीले छलेपछि आयौ तिमी नियतिको घाम पानीले छलेपछि आयौ तिमी आइया आइया भन्दैमा ढालेपछि आयौ तिमी के पाउँछौ र काली बेर्थै रोएर अब के पाउँछौ र काली बेर्थै रोएर अब चितामाथि मेरो लास बलेपछि आयौ तिमी चितामाथि मेरो लाज बलेपछि आयौ तिमी अय्या अय्या भन्दै म ढलेपछि आयौ तिमी धन्यवाद युवराज दर्पणलाई यो साथको लागि प्रभात नेउपानी कपिल वस्तु चन्द्रौटा हाल भारत गुजरातबाट हामी दुईको प्रेम सम्बन्ध चर्चित भएर हो हामी दुईको प्रेम सम्बन्ध चर्चित भएर हो या त उनको मन कतै विचलित भएर हो उनले मलाई छोड्नुमा एउटै कारण छ उनले मलाई छोड्नुमा एउटै कारण छ धन सम्पत्तिले म अव्यवस्थित भएर हो धन सम्पत्तिले म अव्यवस्थित भएर हो या त उनको मन कतै विचलित भएर हो हामी दुईको प्रेम सम्बन्ध चर्चित भएर हो धन्यवाद प्रभात नेउपानेलाई अन्जान श्रेष्ठ अभागी कान्छी बजार स्याङ्जा हाल काठमाडौँबाट एकै नजरमा मन पराएकी थियौ तिमीले एकै नजरमा मन पराएकी थियौ तिमीले निलो रुमाल सुटुक्क थमाएकी थियौ तिमीले ती कोमल हात चुम्दा लाज भुतुक्कै भएकी ती कोमल हात चुम्दा लाज भुतुक्कै भएकी लाजले तिम्रो नजर झुकाएकी थियौ तिमीले लाजले तिम्रो नजर झुकाएकी थियौ तिमीले एकै नजरमा मन पराएकी थियौ तिमीले धन्यवाद अन्जान श्रेष्ठ अभागीलाई यो साथको लागि विनुपा भण्डारी विराटनगर तेह्र हाल काठमाडौँबाट नाम खाते राखिदिएँ थर छैन नाम खाते राखिदिए थर छैन लक्ष्यविहीन जिन्दगीको भर छैन खुल्ला आकाश मुनि कट्छ रात खुल्ला आकाश मुनि कट्छ रात गाउँ फर्किजाउँ त घर छैन गाउँ फर्किजाउँ त घर छैन लक्ष्यविहीन जिन्दगीको भर छैन धन्यवाद बिनुपा भण्डारीलाई यो साथको लागि दिनेश योगी दाङ देउखुरी हाल सात समुद्र पारीको देश मलेसियाबाट लेख्नुहुन्छ उनी पारी मवारी हुनुमा मजा छ उनी पारी मवारी हुनुमा मजा छ एकान्तमा सम्झी सम्झी रुनुमा मजा छ मेरी प्यारी सानुसँग कहिले भेट होला भन्दै मेरी प्यारी सानुसँग कहिले भेट होला भन्दै दिनरात उनकै तस्बिर छुनुमा मजा छ दिनरात उनकै तस्बिर छुनुमा मजा छ उनी पारी मवारी हुनुमा मजा छ धन्यवाद दिनेश योगीलाई दुईजना दुई किनार हुनुको पनि छुट्टै मजा भएका भागहरू मुक्तक मार्फत पोख्दै हुनुहुन्थ्यो अर्जुन भट्टराई झापा हाल दक्षिण कोरियामा हुनुहुन्छ चाहे कि थी हर्नलाई प्राण घाइते बनाई चाहे कि थी हर्नलाई प्राण घाइते बनाई चलाई नजरको बाण घाइते बनाई मन्द मुस्कान वाली अद्भुत सुन्दरीले मन्द मुस्कान वाली अद्भुत सुन्दरीले कठै मलाई बिना कसुर प्रमाण घाइते बनाई कठै मलाई बिना कसुर प्रमाण घाइते बनाई चलाई नजरको बाण घाइते बनाई चाहे कि थी हर्नलाई प्राण घाइते बनाई धन्यवाद यो सुन्दर मुक्तकको लागि अर्जुन भट्टराईलाई सुमन अधिकारी चितवनबाट लेख्नुहुन्छ पिरतीको भाका भन्थ्यो मैले गाउन सकिन पिरतीको भाका भन्थ्यो मैले गाउन सकिन चोखो माया लाउँछु भन्थ्यो मैले लाउन सकिन ऊ भन्थी सुन्दर अनि सानो घर हुन्छ हाम्रो ऊ भन्थी सुन्दर अनि सानो घर हुन्छ हाम्रो घरका भित्ताहरू उसले बनाई मैले छाउन सकिन घरका भित्ताहरू उसले बनाई मैले छाउन सकिन पिरतीको भाका भन्थ्यो मैले गाउन सकिन चोखो माया लाउँछु भन्थ्यो मैले लाउन सकिन धन्यवाद सुमन अधिकारीलाई यो साथको लागि ऋषि शाह दाङबाट लेख्नुहुन्छ जेन तेलले चलाउँछु मेरा दिनहरू जेन तेलले चलाउँछु मेरा यी दिनहरू मैले पनि त ढलाउँछु मेरा यी दिनहरू हेर्दै जानुहोला साँच्ची त्यो एक दिन हेर्दै जानुहोला साँच्ची त्यो एक दिन आर्यघाटमा जलाउँछु मेरा यी दिनहरू आर्यघाटमा जलाउँछु मेरा यी दिनहरू जेन तेन चलाउँछु मेरा यी दिनहरू जिन्दगी जसो तसो अगाडि बढाउने कुराहरू धन्यवाद ऋषि शाहलाई दाङदेखिको यो साथको लागि रामचन्द्र आचार्य आचार्य मितेरी झापा हाल दक्षिण कोरियाबाट लेख्नुहुन्छ टुप्पैदेखि नै छासेर गई टुप्पैदेखि नै छासेर गई बोक्रै सम्मनी तासेर गई मेरो सन्दुक रित्तिएछ क्यार मेरो सन्दुक छ क्यार भरिएको माया गाँसेर गई भरिएको माया गाँसेर गई बोक्रै सम्मनी तासेर गई धन्यवाद आचार्य मितेरीलाई यो साथको लागि समीर कार्की झापा हाल दक्षिण कोरियाबाट लेख्नुहुन्छ तिम्रै कारणले दुनियाँमा मेरो बदनामी हुँदैछ तिम्रै कारणले दुनियाँमा मेरो बदनामी हुँदैछ स्वार्थकै लागि प्यार पनि त हरामी हुँदैछ धनकै लागि प्रेम गरेर कङ्गाल बनायौ तिमीले धनकै लागि प्रेम गरेर कंगाल बनायौ तिमीले कति मूल्य दिन्छौ भन शरीर मेरो लिलामी हुँदैछ कति मूल्य दिन्छौ भन शरीर मेरो लिलामी हुँदैछ स्वार्थकै लागि प्यार पनि त हरामी हुँदैछ तिम्रै कारणले दुनियाँमा मेरो बदनामी हुँदैछ धन्यवाद समीर कार्कीलाई यो साथको लागि मुक्तक भनेर पठाउनु भएका तर मुक्तकीय संरचनामा नरहेका मुक्तक केही म अगाडि बढाउँदैछु जयदेव श्रेष्ठले सागा काभ्रेबाट लेख्नुभएको हो मरेपछि जल्नेहरू खरानी भए यहाँ मरेपछि गाडिनेहरू लालपूर्जा पाए यहाँ वैंशका लाउरेहरू घरको र देशको घाँडो भए राष्ट्रियता भन्ने कुरा मागी खाने भाँडो भए भनेर लेख्नुभएको छ मुक्तकी संरचनामा मिलेको छैन त्यस्तै नवीन विष्ट सहाराले पहिलो प्रयास गल्तीमा माफ गरिदिनु होला भनेर लेख्नुभएको छ भन्थ्यो जिन्दगीभर तिम्रै हुँ भनी भन्थ्यो बाँचे तिमीसँगै मरे तिमीसँग भनी आज त गयौनी छोडेर दो बाटोमा म बेसहारालाई जान्छौ भन्दैन भनी भनेर भएको छ यो पनि मुक्तकीय संरचनामा रहेको छैन कृपया मुक्त पठाइदिनुहोला नवीन विष्ट विषहाराले बन्ना तोलिचार आछाम हाल गुजरात दमनबाट भएको थियो जति पनि साथीहरूले कार्यक्रममा मुक्तक पठाइदिनु भयो अनि हामीलाई साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु जहाँ रहेर जस्तो सुकै अवस्थामा रहेर यतिन्जेलसम्म सुनेर साथ दिनुहुने मित्रहरूलाई पनि धन्यवाद तपाईँ मुक्तक पोस्ट गर्न चाहनुहुन्छ भने W W W dot Facebook dot com slash मुक्तक मधुरीमा टाइप गरिसकेपछि तपाईँ मुक्तक मधुरिमाको आधिकारिक फेसबुक पेजलाई पाउन सक्नुहुन्छ र त्यहाँ हामीले लिङ्क राखिदिएका हुन्छौँ त्यो लिङ्कमा तपाईँ आफ्नो मुक्तक पोस्ट गर्न सक्नुहुन्छ एकजना मित्रले एउटा मात्र मुक्तक पोस्ट गर्नुहोला साथमा अरूको मुक्तकलाई आफ्नो भनेर पोस्ट नगरिदिनुहोला यो आग्रहसँगै आजका लागि समय सकिसकेको छ विदा माग्नु पर्ने हुन्छ अर्को साता बिहिबार फेरि पनि तपाईँसँगै रहनका लागि तपाईँका मुक्तकहरूसँगै बस्नका लागि हामी उपस्थित हुने नै छौँ दर्पण पारीदेखिको यतिन्जेलको आत्मिक साथको लागि आत्मीय मित्र विष्णुलाई धन्यवाद तपाईँकै मित्र रामु आचार्य पनि कार्यक्रम मुक्तक मधुरिमाको व्यवसायबाट बिदा चाहन्छु नमस्कार शुभरात्रि मिठो निधरीको कामना